सोमबारको साप्ताहिक गीति कथा श्रृंखलाबाट सुमन खरेलको नमस्कार काठमाडौँ बाहिरका स्रष्टाहरूलाई यस श्रृंखलामा निम्त्याउने क्रममा आज हामी सुनाउँदैछौ धरानका लेखक प्रदीप मेन्याङ बोको लेखन तथा प्रस्तुतिमा एउटा कथा जिन्दगीको अनपेक्षित बजेर परे जस्तो आत्तिएको उदास अनुहार लिएर बिरबहादुर रित्तै आइपुग्यो आफ्नो डेरामा रित्तो ठेलागाडाको पाङ्रामा बाँधिएको फलामेरिङ जोड जोडले बज्दै थियो उसले ठेलागाडा ठेल्दा यसरी फर्किने क्रम नियमित बढ्न थालेको आज सातौं दिन हो बाँझो खेत हिउँदमा चिरिए जस्ता चिरा परेका हत्केलाका औलाहरू देव्रे हात बाँच्दै पड्काएर उसले गन्यो आइतबार सोमबार मंगलबार बुधबार बिहिबार शुक्रबार आज शनिबार ठ्याक्क सात दिन ऊ उभिएको सडक चकमन्न छ गली त्यस्तै सहरमा बस्नु भन्नु मात्रै छ सात सात दिन नेपाल बन्द हुनाले ऊ जस्ता श्रमजीवी मजदुरहरूले उदास मन बनाएर अन्ध्यारो कोठामा अगाउन्जेल मासुवात खाँदै लोकल ठर्रा पिएको कल्पना गर्नु बाहेक अर्को विकल्प भेटेका छैनन् सात दिनदेखि यता सहर शान्त छ सहरको वल्लो छेउदेखि पल्लो छेउसम्म राम्ररी देखिने भएका छन् कालो धुवा छाड्दै ठूलो आवाज निकालेर घुइकिने बस ट्रक कार जीपहरू सबका सब ग्यारेजमा आराम गरिरहेका छन् सुनसान सहरमा आलिसान महलका प्रत्येक ढोकाहरू बन्द छन् झ्यालहरू बन्द छन् फलामे गेटहरू बन्द छन् पराजित मनस्थिति लिएको बिरबहादुरले आफ्नो थोत्रिएको ठेलागाडा निहाल्यो र खाली पेटलाई दुवै हातले कस्यो बीस वर्ष भयो उसले ठेलागाडा चलाएर जीविका धान्दै आएको आजभन्दा बीस वर्ष अगाडि यो सहर र अहिलेको आधुनिक यो सहरमा धेरै भिन्नता आइसक्यो विद्युतीय लिफ्टवाला ठूला ठूला भव्य घरहरू निर्माण भए सड़कका दुवैतिर रंगीन ल्याम्पपोस्टहरू जडान गरिए भव्य डिपार्टमेन्टल स्टोरहरू चोक वरिपरि स्थापना भए सवारी साधनको चाप बढ्दै गयो भिड चिरेर हिँड्ने मान्छेहरूको संख्यामा पनि वृद्धि हुँदै गयो तर वीरबहादुरमा केही परिवर्तन आएको छैन फरक यति छ सिर्फ उसको उमेर ढल्यो अहिले ऊ चालिस वर्ष पुगेको छ पहिला अलिक हट्टाकट्टा थियो अहिले निकै कमजोर भएको छ उसको ठेलागाडाको रङरूप पनि उस्तै छ उसले ठेलागाडाका चक्का चाहिँ धेरै पटक फेरिसकेको छ उसलाई थाहा छैन कस्ता हुन्छन् काला अक्षरहरू अक्षरसँग कुनै सरकार पनि छैन मात्र एक छाक जाउलाको भात खाने माध्यम पनि त्यही नेपाल गरिबी सुधार पार्टी भन्नेले गरेको नेपाल बन्द आह्वानले खोसी दियो उसलाई थाहै छैन यो नेपाल बन्द कसले गर्छ र किन गर्छ त्यसो त उसलाई यस अगाडि भएका सयौं नेपाल बन्दका बारेमा पनि केही थाहा छैन ऊ सुन्छ आज पनि नेपाल बन्द रे ऊ अभ्यस्त भएको छ नेपाल बन्दको नाममा बाँच्न थुप्रै पटकका नेपाल बन्दमा ऊ बाँच्दै आएको छ तर यस पटकको नेपाल बन्द सधैँको भन्दा अलिक फरक भएकोले केही त्रासले ऊभित्र बास गरेको छ अरू बेला नेपाल बन्द हुँदा दुई दिनसम्म हुन्थ्यो तर यस पटक ठ्याक्क सात दिन काट्न आँट्यो दुई दिने नेपाल बन्द हुँदा त यनाकेना झोलपानी भए पनि खान पुगेको थियो तर यसपटकको नेपाल बन्दले त सासै लिला जस्तो छ दुख परे पनि बस्नै पर्दो रहेछ शिरको फुल ओइलाएर भुइँमा झर्दो रहेछ जाति दुःख परे पनि बस्नै पर्दो रहेछ परै पनि आफ्ना हुन्छन् जिउमा बल हुँदा कतै भन्ने कोही हिजोसम्म त नेपाल बन्द भनेर पसलहरू बन्द थिए यातायात बन्द थिए तर आजदेखि त झन आपतकालीन कर्फ्यू नै घोषणा भएको छ डरले मानिसहरूको हिँडुल नै बन्द भएको छ सडकभरि चोकभरि गल्लीभरि सुरक्षाकर्मीहरू अत्याधुनिक हतियार जडित ट्याङ्क लिएर घुम्न थालेका छन् हिजोसम्म नेपाल गरिब सुधार पार्टीले थुप्रै के के मागहरू राखेर नेपाल बन्द मात्र गरेको थियो त्यो बन्दलाई सरकारले खुलाउन बल प्रयोग गरेपछि पार्टीका नेता र कार्यकर्तासँग राजधानीमा ठूलो झडप भयो लामो समयसम्म दुईतर्फी झगडा भएको थियो स्थिति नियन्त्रणभन्दा बाहिर पुगेपछि सरकारले एकाएक अनिश्चितकालीन कर्फ्यूको घोषणा गरिदियो र भन्यो कोही पनि व्यक्ति घर बाहिर निस्किएमा गोलीको निशाना बनाइनेछ यी यावत कुराहरूबाट अनभिज्ञ रहेको वीरबहादुर आज चाहिँ पक्कै नेपाल बन्द खुल्ला र ठेलागाडा चलाएर कमाएको पैसाले आठ दिनको भोक मेटाउला भन्ने दिवा सपना देखिरहेको थियो नेपाल बन्द भएको सम्म थाहा पाएको बिरेले कर्फ्यू घोषणा भएको थाहा पाउन सकेन थाहा पनि कसरी पाओस् एक गाँस भात एक आङ लुगाका लागि जिन्दगीभर भौँतारिरहेको व्यथित श्रमिकले ऊ छक्क पर्यो खै आज त बाटोमा एउटै मान्छे पनि हिँड्दैनन् हिजोभन्दा अझ बढी सुरक्षाकर्मीहरू मात्र हिँडिरहेका छन् भोकको पीडा उस्तै छ एक गुड्की पानी र एक टुक्रो पाउरोटी दिनको एकपटक खाँदै आए पनि आज बिहान त सबै खानेकुरा सिद्धियो उसले निकै बेरसम्म सोच्यो विचार्यो र निर्णय गर्यो अब यो सहर छाड्नै पर्ने भयो सायद अर्को सहरमा यस्तो बन्द छैन होला जाँदैछु तिमी सङ्ग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु तिम्रो सहर छोडी सम्पत्तिको नाममा रहेका केही भाँडाकुँडा लुगा कपडाहरू ठेलागाडामा लगाएर घचेट्न थाल्यो ऊ बसेको कोठालाई उसले हेरिरहन आवश्यक सम्झेन यो कोठामा उसका पीडामय दिनहरू मात्र गुज्रिरहेका थिए यसर्थ ऊ छिटो छिटो चोकमा निस्केर सिधै अर्को सहरतिर ठेलागाडी चलाउँदै जाने विचारले त्यो डेराबाट बाहिर निस्कियो यत्रो सहरमा सर्वसाधारण मान्छेको नाममा ऊ मात्र ठेलागाडा चलाउँदै सकि नसकि हिँडिरहेको थियो ऊ एक गाँस भातको खोजीमा एउटा सहर छाडेर अर्को सहरको यात्रामा निस्किरहेको थियो चोक पुग्न लाग्दा करिब दुई सय मिटर टाढाबाट एउटा खहरो शब्द ठोकियो उसका कानमा ए को हो त्यो ठेलागाडा चलाउने आज कर्फ्यू लागेको थाहा छैन ए रोक वीरबहादुर अलमल्ल पर्यो तर उसले ठेलागाडा रोक्ने विचार गरेन उसलाई जसरी पनि यो सहर छाड्नु थियो उसले फेरि बल गरेर ठेल्न थाल्यो कमै खाने भाँडो ठेलागाडा ए केही रहेको ठोक अघिकै आवाजसँगै ड्याममा ड्याममा दुई गोली उसको छातीमा पार गरेर गए उसले आफूलाई गोली लागेको थाहा नै पाएन एकछिनसम्म त जब रगतको मूल फुट्यो छातीबाट तब मात्र थाहा पायो साँच्चै गोली लागेछ तर उसलाई किन गोली हानियो उसैलाई थाहा भएन उसले बुझ्न खोज्दा खोज्दै चोकमा ढल्यो डङरङ्ग आफ्नो दोष आफ्नो गल्ती राम्ररी थाहा नै नपाई गोली खानु पर्दा अन्तिम अवस्थामा पनि उसलाई चित्त बुझिरहेको थिएन त्यही साँझ कर्फ्यू खुल्ला भएपछि नेपाल गरिब सुधार पार्टीले उसलाई वीर सहित घोषणा गर्यो र उसको लासमाथि आफ्नो पार्टीको झण्डा ओढाएर सहर परिक्रमा गराउने तयारीमा जुट्यो सहर परिक्रमा गराउने तयारीमा जुट्यो नेपालीले नेपालीलाई मार्न किन यस्तो खेल खेल सधैँ आफू हार्ला सुन्दै हुनुहुन्थ्यो धरानका लेखक प्रदीप मेन्यान बोको लेखन तथा प्रस्तुतिमा गीति कथा एउटा कथा जिन्दगीको आजको कार्यक्रममा सुन्नुभएका गीतका गीतकारहरू थिए भैरवनाथ रिमाल एक नारायण राज भण्डारी बीबी थापा र भोला रिजाल त्यसै गरी संगीतकारहरू नारायण गोपाल एक नारायण राज भण्डारी नातिकाजी र सचिन सिंह अनि गायक गायिकाहरू अरूणा लामा बुद्धिसागर बस्याल प्रदीपराज पाण्डे र युवराज गुरूङ अर्को सोमबार पोखराका साहित्यकार स्वरूप भक्त आफ्नो गीति कथा लिएर आउनेछन् आजको लागि भने सुमन खरेललाई बिदा दिनुहोस् अर्को हप्ता फेरि भेटौँला नमस्कार अस्पताल बन्छ स्कुल खोले छोरा छोरी सबै पढ्न पाउँछन् सबै पढ्न पाउँछन् गरौँ नेपालीले नेपालीलाई